पाटनलाई नयाँ सहरमा घोषणा गरेको पाँच वर्ष बितिसक्दा समेत निर्माणको कामले गति लिन सकेन निर्माण व्यवसायले समयमै काम नगरिदिँदा समस्या कैलालीका जङ्गलबाट चोरीका दुईवटा कार र एउटा जेनेरेटर बरामद डडेलधुरामा एक प्रहरले पाँच सय एघारजना नागरिकलाई सुरक्षा दिनुपर्ने बाध्यता कैलालीमा यस वर्ष पाँच प्रतिशतले गहुँ उत्पादनमा वृद्धि हुने अनुमान बझाङमा हप्ताको दुई दिन मात्र बल्ने बिजुली दिनको एक एक्काइस घण्टा बल्न थालेपछि स्थानीय खुसी र सर्वाधिक धनराशिको महिला क्रिकेट पनि सुदूरपश्चिममा आयोजना हुँदै प्रतियोगिताका लागि टिम र कप्तान घोषणा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु मध्य पहाडी लोकमार्गमा पर्ने बैतडीको पाटनलाई सरकारले दसवटा नयाँ सहरमा घोषणा गरेको पाँच वर्ष बितिसक्दा समेत निर्माणको गति भने सुस्त छ नयाँ सहरमा घोषणा गरेको पाँच वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको नयाँ सहर आयोजनाले गति लिन नसकेको स्थानीयले गुनासो गरेका छन् चालु आर्थिक वर्ष नयाँ आयोजनाका लागि झण्डै नौ करोड बजेट विनियोजन भएको पाटन नयाँ सहर आयोजना कार्यान्वयन कार्यालयले जनाएको छ ढिलागढी प्रभाधार निर्माण कार्य सुरु भएको पाटनमा निर्माणको गति पनि सुस्त भएको भन्दै स्थानीयले समयमै लक्ष्य प्राप्ति हुनेमा शङ्का व्यक्त गरेका छन् पाटनलाई सरकारले नयाँ सहर बनाउने घोषणा गरे पनि काम भने सुस्त गतिमा भइरहेको पाटनका स्थानीय तथा पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारीले बताएका छन् चालु आर्थिक वर्षमा पाटनमा चक्रफर निर्माण बस पार्क निर्माण डम्पिङ साइडसम्म पुग्ने बाटो निर्माणको काम भइरहेको छ यस्तै पाटनको हिरापुरमा पार्क निर्माण गर्ने खुला मञ्च निर्माण ढल व्यवस्थापन लगायतका काम भइरहेको आयोजना कार्यान्वयनको जिम्मेवारी पाएको शहरी तथा भवन डिभिजन कार्यालयले जनाएको छ पाटनलाई आगामी दुई हजार अठासी सालभित्र नयाँ सहरको रूपमा विकास गरिसक्ने लक्ष्य राखिएको छ तर समयमै टेन्डर सम्पन्न भए पनि निर्माण व्यवसायले समयमै काम नगरिदिँदा समस्या हुने गरेको र सुस्तता देखिएको इन्जिनियर विष्टले स्वीकार गरेका छन् एउटै ठेकेदारले दसतिर हात हालेको हुन्छ समयमै काम नगर्ने परिपाटीले समस्या निम्तिएको हो विष्टले भनेका छन् बीस वर्षभित्रै नयाँ सहरको रूपमा विकास गर्ने लक्ष्य लिए पनि पाँच वर्षसम्म पनि जग्गा विकास बजार र बस्ती व्यवस्थापनका लागि पाटन नगरपालिका र सहरी तथा भवन डिभिजन कार्यालयले कुनै पहल गर्न सकेको छैन यस्तै पाटनगर विकास समिति पनि अहिले निष्क्रिय अवस्थामा छ समितिले एक वर्षदेखि पूर्णता नपाउँदा कुनै काम हुन नसकेको नगर विकास समिति अध्यक्ष नारायण भण्डारीले बताएका छन् भारतबाट चोरी गरेर नेपालमा बिक्री वितरण गर्न लागेको अवस्थामा दुईवटा कार र एउटा जेनेरेटर क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिमको आरआईटी टोलीले बरामद गरेको छ बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा बेलादेवीपुरको सिहरी जङ्गलबाट हुन्डा सिटी कार र गोदावरी नगरपालिकाको अत्तरिया बजारबाट हुन्डाई क्वेटा कार बरामद भएको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी रामेन्द्र रोमेन्द्र सिंह देउजाले जानकारी दिएका छन् ती दुवै कारको नेपाली बजार मूल्य करिब एक करोड रुपियाँ रहेको जनाइएको छ बरामद गरिएका कारलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैरालीमा बुझाइएको डिआइजी देउजाले बताएका छन् डडेलधुरामा एकजना प्रहरले पाँच सय बढी नागरिकहरूलाई सुरक्षा दिनुपर्ने बाध्यता रहेको छ जिल्लाको जनसङ्ख्या अनुसार एकजना प्रहरले पाँच सय एघारजना नागरिकको सुरक्षा दिनुपर्ने अवस्था देखिएको छ जिल्लामा हाल एकजना प्रहरी नायब परीक्षक दुई प्रहरी निरीक्षक आठजना प्रहरी नायब निरीक्षक छब्बिसजना प्रहरी सहायक निरीक्षक एकसठीजना प्रहरी हवलदार र एक सय बहत्तरजना प्रहरी जवान गरी जम्मा दुई सय अठहत्तरजना प्रहरी रहेका छन् जिल्लामा एक इलाका प्रहरी कार्यालय जोगबुडा सहित चौधवटा प्रहरी चौकी रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ यस्तै जिल्लामा तीनवटा स्थायी प्रहरी चौकी रहेका छन् भने एक प्रहरी बिट रहेको कार्यालयले जनाएको छ जिल्ला तथ्याङ्क कार्यालय डडेलधुराले दिएको जानकारी अनुसार दुई हजार अडसठी सालको जनगणना अनुसार जिल्लामा पचहत्तर हजार पाँच सय अडतिस महिला र छैसठी हजार पाँच सय छप्पन्न पुरुष गरी जम्मा एक लाख बयालिस हजार चौरासीजना नागरिक रहेका छन् जनसङ्ख्यालाई आधार नियो भने जिल्लामा हाल नागरिकको सेवामा खटिरहेको प्रहरीको संख्या जम्मा दुई सय अठहत्तरजना मात्रै रहेको छ जिल्लामा प्रहरी दरबन्दी तीन सय पचास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ डडेलधुवाको भित्री मधेस क्षेत्रको बहुचर्चित वन फडानी प्रकरणमा जेल सजाय भोगेका सातजना जेलमुक्त भएका छन् भित्री मधेस क्षेत्रमा केही वर्ष पहिले भएको वन फडानीमा संलग्न भई भ्रष्टाचारको आरोपमा जेल परेका सातजना हिजो एकसाथ कारागारमुक्त भएका हुन् एक महिना पन्ध्र दिन कै सजाय पाएका सामुदायिक वनका पदाधिकारी हिजो जेलमुक्त भएका हुन् विशेष अदालतको फैसला अनुसार भ्रष्टाचारको आरोपमा डेढ महिनाका लागि जेल चलान भएका जोगबुडा क्षेत्रका विभिन्न वनका पदाधिकारीलाई हिजो जिल्ला कारागार शाखा डडेलधुराले कैदमुक्त गरेको कारागार शाखाका जेलर शिवराज भट्टले जानकारी दिएका छन् विशेष अदालतले पहिलेसम्मकै अहिलेसम्मकै सबैभन्दा बढी प्रतिवादी भएको वनफडानी प्रकरणका एक सय छ्यानब्बे आरोपित मध्ये एक सय जनालाई भ्रष्टाचारी ठहर गर्दै गएको भदौमा कैद सजाय तोकेको थियो अदालतको फैसला अनुसार उक्त प्रकरणमा जनाले सफाई पाएका थिए एकजना प्रतिवादीको भने फैसला सुनाउनुभन्दा पहिले नै मृत्यु भइसकेको थियो आर्थिक वर्ष दुई हजार पैसठी सैसठीमा जिल्लाको भित्री मधेस क्षेत्रका सामुदायिक वनमा व्यापक फडानी भएको थियो देशभर सहित डडेलधुरामा स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना लिने काम सुरु भएको छ स्थानीय तह निर्वाचनका लागि देशभरबाटै पचहत्तर हजारजनालाई म्यादी प्रहरीमा भर्ना लिन लागेको हो यही चैत एघार गते सुरु गरिएको भर्नामा हिजोसम्म डडेलधुरामा एक सय साठीजनाले म्यादी प्रहरीको दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ आवेदन परेका मध्येबाट यही चैत्र उन्नाइस गतेदेखि एक्काइस गतेसम्म प्रारम्भिक छनौट गरी चैत बाइस गते अन्तिम नतिजा प्रकाशन गरिने जनाइएको छ पचपन्न दिनको नियुक्ति पाउने म्यादी प्रहरले नेपाल प्रहरीका जवान सरह तलब सुविधा पाउनेछन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई हर्च र इन्टरनेटमा रेडियोनिटी डट कम डट इनपीबाट युनिटी खबर सुनिरहनु भएको छ अछामको मङ्गलसेन नगरपालिका वडा नम्बर एक कुन्ती भण्डारी ढुङ्गानीमा नौ वर्षीय बालकको भिडबाट खसेर मृत्यु भएको छ स्थानीय नेत्रो साउदका छोरा तपेन्द्र साउदको लेकबाट गाउँतर्फ आउने क्रममा अप्ठ्यारो भिरको बाटोमा लडेर मृत्यु भएको हो भिरको बाटो अप्ठ्यारो भएका कारण एक्कासी बाटोदेखि करिब दुई सय मिटर तल खसेका उनको घटनास्थलमै जान गएको आफन्तले जानकारी दिएका छन् उनी स्थानीय जालपा आधारभूत विद्यालयमा कक्षा दुईमा अध्ययनरत थिए कैलालीमा यस वर्ष पाँच प्रतिशत अर्थात् पाँच हजार आठ सय पैसठी मेट्रिक टनले गहुँ उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय कैलालीले अनुमान गरेको छ गत वर्ष एक लाख चौध हजार आठ सय पञ्चासी मेट्रिक टन गहुँ उत्पादन भएकोमा यस वर्ष एक लाख बिस हजार सात सय पचास मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले बताएका छन् कैलालीमा चौतिस हजार पाँच सय हेक्टर जमिनमा गहुँ खेती गरिँदै आएको छ यस वर्ष मौसमले साथ दिएका कारण गहुँ उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो त्यस्तै गत वर्ष भारतीय नाकाबन्दीका कारण समयमै किसानले मल तथा पेट्रोल नपाउनु असिना पानी पर्नु तातो हावा चलेका कारण गहुँ उत्पादनमा कमी आएको तर यो वर्ष भने मौसमले साथ दिएका कारण गहुँ उत्पादनमा पाँच प्रतिशतले वृद्धि हुने पाण्डेले बताएका छन् कैलालीले समग्र देशमा गहुँ उत्पादनमा तीनदेखि पाँच प्रतिशत हिस्सा ओगट्ने गरेको छ हप्ताको दुई दिन मात्र बल्दै आएको बझाङको सदरमुकाम चैनपुरको बिजुली नियमित भएपछि त्यहाँका स्थानीय खुसी भएका छन् हप्ताभरि दुई दिन मात्र आउने गरेको डोगडी गाड लघु जलविद्युत आयोजनाको बिजुली नियमित हुन थालेको शर्मादेवी विद्युत प्रणालीले जनाएको छ बाउली खोलामा पानीको सतह बढेपछि बिजुली नियमित भएको विद्युत प्रणालीका प्राविधिक कृष्णराज जोशीले बताएका छन् क ख र ग समूह बनाएर विद्युत वितरण गरी रहेको बताउँदै उनले अहिले दिनमा तीन घण्टा मात्र लोडसेडिङ हुने गरेको जानकारी दिएका छन् सर्वाधिक धनराशिमा मुलुकमै पहिलो पटक अक्सन मार्फत पुरुष क्रिकेट प्रतियोगिता आयोजनाको तयारी हुन लागेको सुदूरपश्चिममा फेरि सर्वाधिक राशिमै महिला क्रिकेट प्रतियोगिता हुने भएको छ अत्तरीयमा पहिलो पटक राष्ट्रिय स्तरको अत्तरीय महिला अर्थात् women's cup T twenty cricket प्रतियोगिता हुने भएको हो घरेलु क्रिकेट प्रतियोगितामा महिला क्रिकेट प्रतियोगिता निकै कम भइरहेको अवस्थामा युनाइटेड अत्तरीय स्पोर्ट्स क्लबले पहिलो पटक व्यावसायिक रूपमा Attariya cup T twenty women's cup cricket प्रतियोगिता आयोजना गर्न लागेको हो आगामी वैशाख दस गतेदेखि वैशाख बिस गतेसम्म चल्ने प्रतियोगिता अतुरा अत्रुवास्थित एपिएफको क्रिकेट मैदानमा सञ्चालन हुने आयोजकले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा विभिन्न छ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ सहभागी टिमहरूमा Nepal APF club Milan cricket academy Kakarbhitta rising cricket woman academy Attariya Kanchanpur एघार र बाह्र महिला क्रिकेट क्लब रहेका छन् राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान समेत रहेकी रुबिना छेत्रीले बेलन क्रिकेट एकाडेमी काँकरभिट्टाको कप्तानी सम्हाल्नेछन् अन्तर्राष्ट्रिय खेलाडीद्वय बिना बुढा मगर नेपाल एफिएफ क्लब र आरती बिडारी राइजिङ क्रिकेट विमेनको कप्तानमा रहेका छन् अञ्जली चन्दले केडिसिए अत्तरिया बिन्दु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 बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई पनि विदा दिनुहोस् नमस्कार